बजेट विकास केन्द्रित हुने तर्क भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आणवाणीद्वारा महत्वपूर्ण पदबाट राजीनामा इराकमा भएको कारबम विस्फोटमा बाह्र जनाको मृत्यु र तेस्रो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिता सार सात गतिदेखि सुरु हुने नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ सहकर्मी ध्रुवसँगै म सम्झना अब समाचार विस्तारमा उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर स्थानीयवासी र पीडित पक्ष तोडफोडमा उत्रेपछि भरतपुर स्थित चितवन मेडिकल कलेजका आकस्मिक बाहेकका सबै सेवा बन्द भएका छन् सुरक्षाको माग गर्दै अस्पतालका सेवाहरू बन्द गर्नु परेको चितवन मेडिकल कलेजले जनाएको छ सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू मर्कामा परेका छन् भरतपुर नगरपालिका बाह्र बसन्त चोक निवासी बाइस वर्षीय भवानी खतेडा घिमिरेको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरवाहीका कारण उनको ज्यान गएको भन्दै पीडित पक्ष तोडफोडमा उत्रेकाले हिजो दिन दिनभर अस्पताल तनावग्रस्त बनेको थियो आज पनि पीडित पक्ष र अस्पताल प्रशासन बीच भएको वार्ता सहमतिमा पुग्न सकिन झडपको स्थिति बनेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ अस्पतालमा भएको तोडफोडको स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ सङ्गठनले विरोध गरेका छन् चितवनका सबै अस्पताल स्वास्थ्य कर्मी र चिकित्सकले अस्पताल तोडफोडको विरोधमा आज हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन् लामो समयदेखि निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारिज भएका छन् छवटा दुग्ध उत्पादक पाँचवटा कृषि पाँचवटा मौरी पालन तीनवटा तीनवटा तरकारी तथा फलफूल उत्पादक एउटा पशुपालन सहकारी खारेजीमा परेका भरतपुरको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयले जनाएको छ यस्तै एघारवटा बहुद्देश्य र नौवटा बचत तथा ऋण र एउटा उपभोक्ता सहकारी पनि खारेज भएका छन् नियम बमोजिम बुझाउनु पर्ने विवरण नबुझाएको सहकारीलाई खारेज गरिएको कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालले जानकारी दिनुभयो कार्यालयले वैशाख अठार गते सहकारी एन दुई हजार अडचालिसको दफा एकचालिस बमोजिम खारेज गर्नु नपर्ने कारणसहित विवरण बुझाउन पैँतिस दिने सूचना जारी गरेको थियो कार्यालयले दुई वर्षदेखि निष्क्रिय रहेका समेत गरी एकाउन्नवटा सहकारीलाई लक्षित गरी सूचना निकालेको थियो केही सहकारी सम्पर्कमा आए पनि एकचालिसवटा सहकारी सम्पर्कमा नआएकोले हिजो खारेजीको निर्णय गरेको नेपालले जानकारी दिनुभयो कार्यालयले खारेज गरेका सहकारीको सूची सार्वजनिक गर्दै ती सहकारीसँग कारोबार नगर्न सबैलाई आग्रह गरेको छ चितुनमा हालसम्म कुल छ सय उना असी सहकारी दर्ता भएका छन् जसमध्ये एउटा जिल्ला सहकारी संघ सातवटा विषयगत सहकारी र बाँकी छ सय एकहत्तर प्रारम्भिक सहकारी संस्था हुन् प्रमुख राजनैतिक दलहरूले निर्वाचन सम्बन्धी अध्यादेशमा थ्रेस होल्ड लगायतका विषयमा निर्णय गर्ने जिम्मा सरकारलाई दिएको छ उच्च स्तरीय राजनैतिक समितिको आजको बैठकमा दलहरूबीच थ्रेस होल्डमा आफ्नो अडान कायम राखेकाले सरकारलाई जिम्मा दिएको हो बैठकमा सहभागी माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठले निर्वाचन अध्यादेशको निर्णय गर्ने जिम्मा सरकारलाई दिएको जानकारी दिनुभयो दलहरूबीच थ्रेस होल्ड लगायतका विषयमा सहमति नभएकाले सरकारलाई जिम्मा दियो यसबारे सरकारले निर्णय गरोस् उहाँले अब सरकारले जे निर्णय गर्छ त्यही हुन्छ भन्नुभयो कङ्ग्रेस एमाले संविधान सभा निर्वाचनमा एक प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने र एमावादी मधेसवादी र साना दलले राख्न नहुने अडान राख्दै आएका थिए जसका कारण लामो समयदेखि राजनैतिक समितिको बैठक अनिर्णित हुँदै आएको थियो दलहरूले अध्यादेशको निर्णय गर्ने जिम्मा सरकारलाई दिएपछि अब निर्वाचनको मिति घोषणा गर्ने बाटो खुलेको छ सरकारले थ्रेसहोल्ड राख्न नहुने धारणा स्पष्ट गरिसकेकाले बिना थ्रेसहोल्डको अध्यादेश राष्ट्रपति समक्ष पठाउनेछ राजनैतिक समितिको बैठकले संविधान निर्माण भएपछि हुने संसदको निर्वाचनमा दुईदेखि पाँच प्रतिशत थ्रेसहोल्ड राख्न सहमति भएको बैठकमा सहभागी एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा चुनावका लागि आवश्यक ऐन कानूनका विषयमा कंग्रेस उपसभापति रामचन्द्र पौडेलसँग आज छलफल गर्नुभएको छ आज बिहान रेग्मी निवास बालाटारमा भएको भेटमा उहाँहरूबीच दिउँसो बस्ने उच्च स्तरीय राजनैतिक समितिको बैठक र समसामयिक राजनैतिक अवस्थाका विषयमा छलफल भएको रेग्मीको निजी सचिवालयले जनाएको छ नेपाली कंग्रेस र नेकपा एमाले थ्रेसोल राख्नुपर्ने अडान राखेपछि दलहरूबीच निर्वाचन सम्बन्धी कानूनमा सहमति हुन सकिरहेको छैन नेपाली कङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतले नेपालमा समयमै संविधान सभा दोस्रो चुनाव होस् भन्ने चाहेको बताउनु भएको छ देउवाले चुनावका लागि भारतीय सहयोग आवश्यक रहेको भन्दै भन्नुभयो भारत नेपालको शान्ति समृद्धि र स्थिरता चाहन्छ त्यसका लागि समयमै चुनाव हुनुपर्छ नेपाली जनसम्पर्क समिति भारतले आज नयाँ दिल्लीमा आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले भ्रमणका दौरान भारतीय नेता र अधिकारीहरूसँगको भेटबाट आफू उत्साही भएको बताउनुभयो नेपालको भविष्य नेपालीहरूले बनाउने त्यसमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव र सहयोग अनिवार्य रहेको उहाँको भनाइ थियो उहाँले चुनावका लागि आवश्यक सहयोग दिन भारतीय पक्ष तयार रहेको बताउनुभयो दुई देशबीच भएका विगतका सहमति र सम्झौता कार्यान्वयनमा देउवाको जोड थियो उहाँले भारतले नेपालको विकासमा दिँदै आएको सहयोग अझै बढ्नेमा विश्वास समेत व्यक्त गर्नुभयो भारत प्रवासमा रहेका नेपालीहरूले जनआन्दोलनका अलावा नेपालको विकासमा उल्लेख्य भूमिका खेलेकोमा प्रशंसा गर्नुभयो नेपाली जनसम्पर्क समिति भारतको योगदान अविस्मरणीय अविस्मरणीय रहेको भन्दै नेपालमा आर्थिक विकासलाई गति दिन उत्तिकै भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो नेता देवालले आजै भारतीय विदेश सचिव सलमान खुर्सिद विदेश सचिव रञ्जन मथाई केन्द्रीय सुरक्षा सल्लाहकार शिवशङ्कर मेननसँग भेटी वर्तमान राजनीति चुनावको तयारी लगायतका विषयमा छलफल गर्नुभएको नेपाली जनसम्पर्क समितिका अध्यक्ष बालकृष्ण पाण्डेले जानकारी दिनुभयो भेटमा द्विपक्षीय सहयोगका बारेमा समेत छलफल भएको थियो कंग्रेसका केन्द्रीय सदस्य मेनेन्द्र रिजालले जनताले फालिदिए फालिदिएको राजसंस्था फर्केर नआउने बताउनु भएको छ नेपाल प्रेस युनियन रा, सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा रिजालले यस्तो बताउनु भएको हो ज्ञानेन्द्र शाहले मन्दिर जाने क्रममा आफूहरूलाई आपत्ति नभएको बताउँदै देवी देवतासँग जति प्रार्थना गरे पनि मुलुकमा राजतन्त्र फर्किराउन नसक्ने भनी बुझ्न उनलाई आवश्यक रहेको रिजालको सुझाव थियो भगवतीसँग जति पनि वर मागे पनि जनताले फ्यालिदिए दिएको राजा र राजसंस्था फर्केर आउनेवाला छैन रिजालले भन्नुभयो तरल राजनैतिक फाइदा उठाउने दाउमा रहेछन् भने त्यसको परिणाम उसैलाई भोग्नुपर्छ पूजाआजा गर्ने उसको अधिकार हो यस बाहेक माथि उठ्न प्रयास गर्यो भने हिडुलबाट समेत वञ्चित हुनेछन् पार्टी सुदृढीकरणको अभियान बोकेर एक महिने सप्तरी भ्रमणमा राजविराज आएका रिजालले कङ्ग्रेसभित्र सानातिना विवाद रहे पनि चाँडै समाधान हुने विचार व्यक्त गर्नुभयो अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाले आगामी बजेट कुनै पनि राजनैतिक वाद र सिद्धान्त तथा नाराबाट निर्देशित नहुने बताउनु भएको छ पूर्व बजेट छलफलका लागि आज अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाज सेजनद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले आगामी बजेट राजनैतिक सिद्धान्त र वादबाट बाहिर तथा वितरणमुखीबाट पर भई विकास केन्द्रित हुने जानकारी दिनुभयो उहाँले आगामी बजेटमा ऊर्जा पूर्वाधार विकास कृषिको यान्त्रीकरण पर्यटन निर्यातमूलक गतिविधिलाई उच्च प्राथमिकता प्राथमिकता दिने पनि बताउनु भयो मन्त्री कोइरालाले गरिबी निवारण रोजगार वृद्धि लगानी मैत्री वातावरण वैदेशिक लगानी वृद्धि र आर्थिक सुशासनलाई बजेटको मूल लक्ष्यमा राखिने बताउनु भयो उहाँले सन् दुई हजार बाइसभित्र नेपाललाई विकसित मुलुकबाट विकसित मुलुकको दर्जामा लैजान प्रति वर्ष सात प्रतिशत आर्थिक वृद्धि दर हुनुपर्ने चुनौती रहेको पनि बताउनुभयो सो अवसरमा अर्थ सचिव शान्तराज सुवेदीले चालु आर्थिक वर्षको राजस्व लक्ष्यभन्दा आठ अर्ब बढी सङ्कलन भइराखेकाले अब पुँजीगत खर्चमा जोड दिने बताउनुभयो उहाँले वैदेशिक सहायता सम्बन्धी नीतिको मसुदा भइरहेको जानकारी पनि दिनुभयो सेजनका अध्यक्ष प्रदीप चापागाईले आगामी बजेटले आर्थिक सुशासन र स्थायित्वका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो सहभागी आर्थिक पत्रकारले बजेटमा वित्तीय सुधार समुदाय परिचालन गर्न सुझाव दिएका थिए अर्पण बुलेटिनमा अब पालो रिपोर्टको महिलाहरू वैदेशिक रोजगारीका लागि कतिपय गैर कानूनी बाटोबाट जान जाने गरेका छन् जसले गर्दा महिलाहरूले विदेशमा पुगेर भने जस्तो काम तलब भने पाएका छैनन् राम्रो सिप नभई अनि आवश्यक प्रमाणहरू सँगै नहुँदा र दलालहरूको फन्दामा पर्दा उनीहरू ठगिरहेका छन् वैदेशिक रोजगारीबाट फर्किएका पूर्वी चतुन पदमपुरका महिलाहरूको पनि त्यस्तै बोझाइरहेको छ सहकर्मी ध्रुवराज खनालको एक रिपोर्ट रोजगारीको खोजीमा विदेशिनेमा पछिल्लो समयमा महिलाहरूको सङ्ख्या पनि ठुलो छ तर ती वैदेशिक रोजगारीमा गएका महिलाहरूले जानुपूर्व ख्याल गर्नुपर्ने कुरामा ध्यान नदिई आफन्त र साथीहरूको हल्लाको भरमा वैदेशिक रोजगारीमा जाँदा धेरै समस्या भोग्ने गरेका छन् वैदेशिक रोजगारीमा जाँदा आफन्तहरूले नै ठग्ने गरेको र भनेको काम नपाएको वैदेशिक रोजगारबाट फर्केका महिलाहरूले बताउने गरेका छन् वैदेशिक रोजगारीमा जाने अधिकांश महिलाहरू नेपालको बाटोबाट नभइकन भारतको बाटो भएर जाने गरेका छन् पदमपुर एकी ईश्वरी खनालले वैदेशिक रोजगारीमा धेरै दुःख र कष्ट भोगे पनि एघार महिना कुबेत बसेर आउँदा एक रुपियाँ पनि ल्याउन नसकेपछि विदेश जाँदा नेपालकै बाटो भएर श्रम इजाजत लिएर जानुपर्ने रहेछ भन्ने लागेको छ विदेश जाँदाखेरि चाहिँ हामीले इन्डियाको बाटो भएर जानु हुँदो नेपालबाटै आफ्नै श्रम मन्त्रालयबाट निर्देशन पाएर मात्रै जानु पर्दो रहेछ अनि हामीले कतिपय कुराहरू बुझेर जानेर मात्रै जानु पर्दो रहेछ सिप सिकेर बुझेर मात्रै जानु पर्दो रहेछ त्यतिकै हिँड्नु हुँदो रहेछ आएको घरमा दलालीको घरमा हिँड्नु हुँदो रहेछ ईश्वरी खनालको जस्तो अनुभव छ पदमपुर पाँचकी सुनिता नेउपानेको पनि मन्त्रालयको गरेर स्वीकृति गरेर जानु पर्ने रहेछ जस्तो अब इन्डियाबाट गयो भने भोलि हामीलाई विदेशमा गएर अब त्यही केही घटना घट्यो भने पनि हाम्रो घर परिवारले न हामीले जो पाउने क्षतिपूर्ति नपाइँदो रहेछ विदेशमा बित्नुभयो अर्को लास पनि त्यो अब कसको हो के हो भन्ने कुरा पनि थाहा नहुँदो रहेछ त्यही भएर हामी दिदीबहिनी जो विदेश गए पनि हामी नेपालबाटै श्रम मन्त्रालयकोबाटै जानु पर्ने रहेछ विदेश जानु पूर्व देशको कानुनी अवस्था भाषा रोजगारीको ग्यारेन्टी जाने संस्था व्यक्तिको बारेमा प्रशस्त जानकारी लिन नसक्दा वैदेशिक रोजगारीमा गएका महिलाहरू समस्यामा पर्ने गरेका छन् यसै त गैर कानुनी बाटो त्यसमाथि पनि भाषा तथा शिवको अभाव अनि अधिकांश महिलाहरू यौन शोषणको मारमा पर्ने गरेका छन् वैदेशिक रोजगार रोजगारीमा जाँदा सिपमूलक तालिम भाषा सिकेर अनि आफ्ना प्रमाणहरू आफैसँग राखेर जानुपर्ने वैदेशिक रोजगारबाट फर्केकी पदमपुर एकी शोभा अधिकारीको भनाइ छ विदेश जाँदा पहिला प्रथम त अब सिप सिकेर भाषा सिकेर नै जान राम्रो हुँदो रहेछ होइन अब त्यति गरेर गइसकेपछि पनि आफ्नो सबै विदेश जानको लागि तयार पारेको कागजातहरूको फोटोकपी घरमा राखेर अब एउटा आमा बुवा या कसैलाई जिम्मा लगाएर जान पर्ने रहेछ वैदेशिक रोजगारीमा दलालीहरूले राम्रो काम लगाइदिने भन्दै दलालहरूले मोटो रकम लिने गरेका छन् मोटो रकम तिरेर विदेश गएका महिलाहरू काम नपाएर वा अन्य कारणबाट फर्केको अवस्थामा सो रकम फिर्ता नहुने गरेको छ यस्तो ठगीबाट बच्नको लागि आफूले बुझाएको रकमको कागजी प्रमाण आफूसँगै राख्नुपर्ने रोजगारबाट फर्किएकी पदमपुर एकै मेनुका नेउपानेको भनाइ छ कुनै प्रमाण बिना सरकारी निकाय भन्दा बाहिर रहेर जानु हुँदो रहेछ बुझाउँदाखेरि आफूले सडकमा पैसा बुझाउँदाखेरि त्यो पैसा आफूले बुझाएको पैसाको चाहिँ लिखित प्रमाण सबै कुरोको लिखित प्रमाण चाहिँ रहेछ वैदेशिक रोजगारीको लागि विदेशिनु रहर नभएर महिलाहरूको बाध्यता हो यही बाध्यतालाई आफ्नो स्वार्थमा प्रयोग गर्ने ठग दलालहरूको फन्दामा परि समस्या भोग्ने गरेका छन् महिलाहरूले आफ्नो बाल बच्चा छाडेर उनीहरूको उज्यालो भविष्यको लागि वैदेशिक रोजगारीमा जाने महिलाहरूले श्रम इजाजत लिएर आफू कानुनी र शिवको हिसाबले बलियो भएर जान आवश्यक छ रिपोर्टपछि बाँकी समाचारहरू माथिल्लो Trishuli three A three A परियोजनाको क्षमता बढाउने सरकारी निर्णयको विरोधमा आन्दोलनमा उत्रेका विद्युत प्राधिकरणका कर्मचारीले आज पनि मन्त्री निवासमा साढे दुई घण्टा बिजुली अवरुद्ध गरेका छन् बिहान साढे दस बजेदेखि एक बजेसम्म उनीहरूले मन्त्री क्वार्टर फुलचोकमा बिजुलीको लाइन काटेका हुन् उनीहरूले प्राधिकरणको मुख्य कार्यमा पनि बिहान साढे दस बजेदेखि साढे दुई बजेसम्मको लागि लाइन काटेका थिए कर्मचारीले विद्युत प्राधिकरणको काउन्टर र आकस्मिक सेवा बाहेकका सबै कामकाज ठप्प पारेका छन् भने देश यसैभर प्राधिकरणको गाडी पनि चल्न दिएका छैनन् राष्ट्रिय कर्मचारी संगठन कर्मचारी युनियन कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले ऊर्जा मन्त्री र सरकार भ्रष्टाचारीको चङ्गुलमा परेर अर्बौं रुपियाँ डुबाउने खेलमा लागेको भन्दै गएको आइतबारदेखि आन्दोलन थालेका हुन् वर्षाइमा लाग्न सक्ने रोग न्यूनीकरण गर्न सरकारले तयारी थालेको छ पानी र किटाणुजन्य रोगको जोखिम उच्च भएकाले गएको महिनादेखि नै सतर्कता र निगरानी बढाएको स्वास्थ्य मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ वर्षायामा झाडापकला जन्डिस टाइफाइड औलो कालाजार जापानिज इन्सेफ्लाइटिक्स लगायतको जोखिम उच्च हुने गर्दछ सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा बिरामीको संख्या अवस्था समयमै उपचार पाए नपाएको बारे निगरानी र चेतना अभिवृद्धिका कार्यक्रम भइरहेको महाशाखाका प्रमुख डाक्टर जेडी ठाकुरले जानकारी दिनुभयो झाडा पखलाको महामारी फैलन नदिन तुरन्तै औषधि र स्वास्थ्यकर्मी पठाउने तयारी गरेको समेत उहाँले बताउनुभयो झाडा पखलाको जोखिम भएका जिल्लाहरूमा स्वास्थ्य कर्मीलाई विधामा नबस्न र बस्नै पर्ने अवस्था अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बस्न निर्देशन दिएको ठाकुरले बताउनुभयो आइतबार तोलामा आठ सय रुपियाँ घटेको सुनको भाव आज भने बढेको छ आइतबारको भावमा चार सय पचास रुपियाँ बढेर सुन्तलाको बाहन्न हजार एक सय पचास रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ त्यसै गरी चाँदीको भाव पनि पाँच रुपियाँ बढेर तोलाको आठ सय साठी रुपियाँमा कारोबार भइरहेको छ आइतबार तोलामा बाइस रुपियाँ घटेर चाँदी आठ सय कारोबार भएको थियो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ सामुदायिक विद्यालयका शिक्षक अन्य व्यवसायमा लाग्न नपाउने नियमलाई कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारीप्रति तपाईँ के भन्नुहुन्छ ए पेसा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 राजीनामा दिनुभएको छ पार्टीका अध्यक्ष राजनाथ सिंहलाई एक पत्र लेखेर आडवाणीले आफूले पार्टीका सबै पदबाट राजीनामा दिएको जानकारी दिँदै त्यसलाई स्वीकार गर्न आग्रह गर्नुभएको छ उहाँले पत्रमा पार्टीको वर्तमान कार्यशैलीप्रति असन्तुष्ट रहेको बताउँदै राजीनामा दिएको उल्लेख गर्नुभएको छ साथै उहाँले भाजपा अहिले डाक्टर मुखर्जी पण्डित दीनदयालजी नानजी तथा वाजपेयीले बनाएको आदर्श राजनैतिक पार्टीको रूपमा नरहेको बताउँदै अहिलेका नेताहरू व्यक्तिगत एजेन्डामा मात्र केन्द्रित रहेको आरोप समेत लगाउनु भएको छ पार्टीले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीलाई चुनाव समितिको प्रमुख बनाएकोमा असन्तुष्ट रहेका आडवाणी गोवामा भएको कार्यकारिणी बैठकमा समेत उपस्थित हुनुभएको थिएन इराकको राजधानी बगदाद स्थित एक बजारमा भएको कार बम आक्रमणमा कम्तीमा बाह्रजनाको ज्यान गएको छ सिया मुस्लिमहरूको बाहुल्यता रहेको सो क्षेत्रमा दुईवटा आत्मघाती कार बम विस्फोट भएको थियो विस्फोटमा दर्जनौ व्यक्ति घाइते भएको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ इराकमा पछिल्लो समय दिनहौ जस्तो बम आक्रमणहरू भइरहेका छन् इराकमा गत महिना मात्र एक भन्दा बढी नागरिकको ज्यान गइसकेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ खेल समाचार तेस्रो राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिता आगामी असार सात गतिदेखि बाह्र गतिसम्म हुने भएको छ नेपाल बुद्धिचाल सङ्घका उपाध्यक्ष राजेन्द्र खाइजूले आज दिनुभएको जानकारी अनुसार ज्ञानेन्द्र खाइजुले आज दिनुभएको जानकारी अनुसार मनमोहन स्मृति चेस एकाडेमी ललितपुरको आयोजना तथा जिल्ला सहकारी सङ्घ ललितपुरको सहप्रायोजनमा सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइनेछ स्विस लिग अन्तर्गत सात चरणमा सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट चार टिम टिमबीच नकआउट खेल सञ्चालन हुनेछ प्रतियोगितामा कुल नगद पुरस्कार एक लाख तिस हजार व्यवस्था गरिएको छ यसमध्ये विजेतालाई पचास हजार उपविजेतालाई तिस हजार तृतीय हुनेलाई बिस हजार र चौथोलाई दस हजार प्रदान गरिनेछ त्यस्तै हरेक बोर्डका उत्कृष्ट चारजनाले जनै पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् प्रतियोगितामा देशभरबाट चालिस क्लब सहभागी हुने जनाइएको छ प्रतियोगिता सञ्चालनका लागि चार लाख तिस हजार खर्च लाग्ने अनुमान गरिएको छ बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक उपचारका क्रममा सुत्केरीको मृत्यु भएको विषयलाई लिएर पीडित पक्ष तोडफोडमा उत्रेपछि चितवन मेडिकल कलेजमा आकस्मिक बाहेकका सबै सेवा बन्द निष्क्रिय रहेका चितवनका एकचालिसवटा सहकारी खारेज थ्रेसोड लगायतका विषयमा निर्णय गर्ने जिम्मा सरकारलाई भारतले नेपालमा समयमा नै संविधान सभा दोस्रो चुनाव होस् भन्ने चाहेको कङ्ग्रेस नेता देउवाको भनाई आगामी बजेट कुनै पनि राजनैतिक वाद र सिद्धान्त तथा नाराबाट निर्देशित नहुने बजेट विकास केन्द्रित हुने तर्क भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीद्वारा महत्वपूर्ण पदबाट राजीनामा इराकमा